बेला मेरो उमेर त्यस्तै चौबिस भएको थियो होला घरमा म एक्लै छोरी हुनाले घरको रेखदेख सबै म नै गर्थेँ म बिहान बिहान पढ्न जान्थेँ बाँकी दिनभरि घरमा नै हुन्थेँ मम्मी ड्याडी पनि दिनमा कुनै सरकारी अफिसमा काम गर्नुहुन्थ्यो हाम्रो घरको काममा सहयोग गर्न गाउँबाट एक वर्ष पहिले बाबाले सोह्र वर्षीय एकजना केटा लिएर आउनुभएको थियो केटाको उमेर सानो नै भए पनि उसको जिउडाल भने सप्रिसकेको थियो केटा पनि दिउँसो स्कुल जान्थ्यो म बिहान कलेज जान्थेँ हाम्रो भेट प्रायः बेलुका नै हुन्थ्यो उसले मलाई दिदी भनेर बोलाउँथ्यो र मसँग कुनै हिचकिचाहट बिना बोलचाल गरिरहन्थ्यो बानीमा एउटा बच्चाको जस्तो नै थियो जेठ महिनाको एक दिनको कुरा हो म आफ्नो कोठाभित्र पढ्न बसेको थिएँ दिउँसोको त्यस्तै साढे बाह्र बजेको हुँदो हो बाहिर लागेको चर्को घामले रुख बिरुवाका पातहरू लथ्राक लुथुक्कै भएर ओइलाइरहेको थियो थुप्रै हावा नचलेर बसिन नसक्नु भएको थियो मेरो कोठा अझै त्यसमाथि पनि जस्ताको छानो तातिएर पग्लेला झै भएको थियो त्यो उखुम गर्मीमा म किताब खोलेर त बसेको थिएँ तर पढाइमा भने पटक्कै मन थिएन वैशाख जेठको गर्मीमा केटीलाई कुखुरा पालौँ कि पहिला जाउँ जस्तो हुन्छ भन्दै साँच्चै त्यस्तै नै भएको थियो मलाई कोठाभित्र गुम्सिएर म अनेक रङ्गीन कल्पनाहरूमा डुब्दै थिएँ मेरो शरीरमा पातलो सुतीको म्याक्सी मात्रै थियो म्याक्सीको भित्र पेन्टी र ब्राक फुकालेर फालिसकेको थिएँ एक त गर्मीले गर्दा शरीरमा टाँसिएका कपडाहरू लगाउनै नसकिने त्यसमाथि शरीरमा रोम रोम रोमाञ्चित हुने कल्पनाको रङ्गीन संसारमा डुब्दा मलाई त्यस्ता कपडाहरूले अवरोध खडा गरेको महसुस हुने गर्छ पढ्नको लागि खोलेको किताब खुल्लै मेरो पेटमाथि घोप्टो परेर नाइटोमा मुख जोतिरहेको थियो म एउटा हातले म्याक्सी माथिबाटै आफ्नो छाती खेलाइरहेको थिएँ मलाई आफैले छाती खेलाउँदा थोरै दुख्ने गरेर स्तनको मुन्टु निचारो भने आनन्द लाग्छ त्यसैले पनि होला मेरो छातीको बोलाइ र स्तनको मुन्टु निकै सप्रेको बिरुवा जस्तो ठुलो ठुलो भएको म उतानो परेर बिछ्याउनेमा मडारिरहेको थिएँ मडानिरहने क्रममा तलबाट म्याक्सी सुर्किएर पेटसम्म आएको थियो म अर्को हातले भने बाक्लिएर कालो हुँदै जाने क्रममा भएका लाग्दा यो योनी क्षेत्रका रौँहरू मुसार्दै थिएँ वातावरणमा भएको गर्मी र मेरो रङ्गीन कल्पनाले उमारेको जोसको सम्मिश्रणले गर्दा मलाई मेरो भित्रबाट ज्वालामुखी विस्फोटन भएर लाभाहरू छरिन्छ कि जस्तै लाग्दै थियो विस्फोटनकै सङ्केत स्वरूप मेरो योनिको मुखबाट निस्किएको चिल्लो चिल्लो पदार्थ मेरो हातले स्पर्श गर्दै थिएँ त्यत्तिकैमा ढोका बाहिर बाट त्यो केटा दिदी भन्दै बोलाउन थाल्यो म थोरै सम्हालिएर बाहिर निक्लिएर सोधेँ किन आज बाह्र बजे नै स्कुलबाट फर्केको आज स्कुलमा हडताल छ त्यही भएर चाड आउनु परेको कुरा सुनायो मेरो जवानीको जोस भने अझै कम भएको थिएन त्यो केटालाई भित्र लगेर फटाफट मसँग पेलाइहाल्नु जस्तो लाग्दै थियो तर फेरि केटालाई थाहा छ कि छैन फेरि के भन्ने हो भनेर मैले तुरुन्तै केही भन्न पनि सकिनँ मैले भने उसलाई जा फ्रेस भएर आइजो सँगै फिल्म हेर्नुपर्छ ऊ पाँच मिनटमा नै नुहाएर आयो हाफ वाइट र टी सर्ट लगाएर आएको रहेछ हामी दुवै मेरो ओछ्यानमा पल्ट्यौँ मैले ल्यापटप खोलेर सिधै फिल्म लगाएर सोधेँ कहिले यस्तो गरेको छ भन्दै उसले नाइ भन्दै हेर्न थाल्यो ब्लुफ्लिममा योले चाटेको लिङ्ग चुसेको अनि बिस्तारै पेर्न थालेको सिन हेर्दासम्म मैले खप्न सकिनँ र फिल्म बन्द गर्दै उसलाई जबरजस्ती मैले भने तँलाई पनि गर्न मन छ उसले पहिला त नाइ भन्दै थियो मैले नै उसको हाफ प्यान्ट खोलेर सुताउँदै उसको सानो भाइ खेलाउन थालेँ उसलाई पहिला त धेरै कागुती लागेको रहेछ बिस्तारै ऊ मजा लिन थाले जस्तो गर्न थाल्यो केही बेर पछि उसको सानो भाइ पनि ठन्केर सात इन्च जति लामो भयो उसको लिङ्गको टुप्पोको छाला पनि फर्केको रहेनछ मैले नै बिस्तारै फर्काइदिएँ उसलाई झन् धेरै कविता र थोरै दुख्दै रहेछ मैले केही हुँदैन भनेर उसको लिङ्ग चुस्न थालेँ झन् उफ्रिन थाल्यो मैले निकै बेर चुसेपछि उसलाई सबै कुराको मजा आउन थालेको थियो भने मलाई भने खपिन भएको थियो अब तेरो पानी फानेर मेरो पेन्टी फुकाल्दै उसको टाउको समातेर मेरो यो नीतिर लगाउन थालेँ पहिला त के गर्ने भन्दै थियो मैले भने फिल्ममा जस्तै चाट नभने उसले पहिला त घिन माने जस्तै गरी चाट्दै थियो तर पछि त मजाले ल्याप ल्याप चाट्न थाल्यो केही बेर चाटेपछि मैले नै उसको लिङ्ग चुस्न थालेँ र मेरो मार्न लगाएँ यो क्रम केही बेर चलेपछि मैले नै उसलाई पेल्न भने उसको लिङ्ग डन्डा जस्तो खडा भएको थियो ऊ म माथि चढ्यो उसले आफै मेरो यो निमा लिङ्ग खुसाउन नै सकेन कहिले दयाँ कहिले बायाँ यस्तै यताउता उसको लिङ्ग छिप्लिरह्यो आखिरमा मैले नै एक हातले उसको लिङ्ग समाते दोस्रो हातले योनीको मुख फैलाएर योनीको मुखमा लिङ्ग राखे अनि उसलाई बल गरेर धकान लगाएँ उसले पनि बल लगाएर थकालिदियो बल्ल योनिमा लिङ्ग पस्यो खुब मजा आयो पहिला त उसले लिङ्ग योनिभित्र नै राखिरह्यो एक दुई मिनटपछि मैले नै भने अगाडि पछाडि गर्न उसको लिङ्गको टुप्पोमा धेरै काबुती लागेको र तातो भएको कुरा गर्दै थियो मैले जे भए पनि आफैले तलबाट युनि तलमाथि गर्दै थिएँ करिब आधा घन्टा पेलिसकेपछि मेरो माल झरेको जस्तो भयो तर त्यो केटाको केही पनि झरेको थिएन मलाई त्यति बखत पेल्न पुगेकोले उसको लिङ्ग मेरो योनिबाट झिकिदिएँ तर बिचराको लिङ्ग ठन्केको ठन्कै थियो मैले उसको लिङ्ग केही बेर चुसेँ तर पनि केही झरेन उसले भन्दै थियो कि उसको लिङ्ग फुट्ला जस्तै रन्केको छ मैले सम्झेँ यो केटाले आजसम्म आफ्नो माल झारेको रहेनछ एकपटक पनि बिहे नझारेको वा एकपटक पनि हस्तमैथुन नगरेको केटाहरूको लिङ्ग खालि ठन्केको ठन्कै गर्ने रहेछ मलाई समस्या पर्यो अब यसको लिङ्ग कसरी सुताउने मैले आइडिया निकालेँ उसलाई चिसो पानीले नुहाइदिएँ बल्ल त्यसको लिङ्ग ठन्काउन छोडो बिचरालाई लिङ्गबाट फुसी झार्ने तरिका पनि थाहा रहेनछ मैले पनि ब्लु फिल्ममा खालि पेलेको मात्रै देखेको थिएँ माल झारेको देखेको थिइनँ त्यो दिन मैले दुई पटकसम्म त्यो केटालाई पेलाएँ तर पनि केटाको माल झरेन त्यस्तै तिन चार दिन मैले त्यो केटालाई फेलाएँ आफूलाई नपुगुन् जेलसम्म कहिलेकाहीँ त एक घन्टासम्म पनि फेलाएँ तर केटाको लिङ्ग ठाडोको ठाडो नै रहन्थ्यो चिसो पानीले धोएपछि मात्रै लिङ्ग सानो हुन्थ्यो मैले एक दिन उसलाई पुरा ब्लु फिल्म देखाइदिएँ फिल्ममा पेलिसकेपछि लिङ्गबाट फुसीको पिचकारी निस्केको पनि देख्यो केटोले अब भने माल जान सिक्ला जस्तो लागेर मैले भने यस्तो माल आउन लाग्यो भने योनिबाट लिङ्ग झिकिहाल्नुपर्छ है उसले हुन्छ भन्दै पेल्यो त्यो दिन पनि तर त्यो दिन पनि उसले माल झार्न सकेन त्यस्तै हामी दिनमा तिन चारचोटि पेल्दा पनि उसको माल झर्न सकेको थिएन यसमा उसलाई धेरै पीडा भएको थियो भने मलाई धेरै मजा किनकि उसको लिङ्ग जति बेला पनि ठाडो नै हुन्थ्यो पन्ध्र दिनपछिको कुरा हो त्यो दिन हामीले दोस्रो पटक फेल्दै थियौँ केटो पनि एक्सपर्ट भएको थियो मस्त आधा घन्टादेखि फेल्दै थियो एक्कासी लिङ्ग योनीबाट झिकेर हल्लाउन थाल्यो ओहो पहिलोपटकको भर्जिन फोसी मेरो मुख परि झारिदियो मस्त वासनादार फोसीसँगै मैले उसको लिङ्ग पनि छुसिदिएँ बल्ल उसको लिङ्ग आफै शिथिल भयो